फुलेछ बातै नझरिकन फुल फुलेछ बातै नगरिकन मन फुलेछ नतर्कन नतर्क किन तर्केको थाहा पाएँ रहेछौ किन तर्केको माया गर्छु भन्दा तिमी किन झर्केको काली काली तिमी आज बल्ल थाहा पाएँ रहेछौ घरवाली किन माया मन खोले सुखो माया लाइन्छ आत्मैदेखि मन खोले कसुमालाई सोध्छ जवानीको रङ खोले माया गर्छु भन्दा पाइन्छ हातमादेखि रङ्गोले कासुमालाई छोक्रो छ जवानीको रङ्गोले नातर्का नातर्का तिमी तर्केको माया गोर्खे सनाले मायाले मेटियो प्यासी मनको तिर्सनाले मायाले मेटियो बोल्ने साको मान्छे आऊ बल्ल आज भेटियो न नतर्क किन तर्केको भेटियो मैले मान्छे आऊ बल्ल आज भेटियो नतर्क नतर्क किन तर्केको देउराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ खेम सारु मगरको नयाँ लोकको दोहोरी एल्बम नतर्क नतर्क नगरी हेमराज डाँगी र आशा भिषे लय हेमराज डाँगी शब्द खेम सारु मगर एरेन्जर यमन खनाल पिआरबिटी साठी चौवन्न चौध पचासी उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय खेम सारु मगरको लोक दोहोरी एल्बम नतर्क न नतर्क सर्वत्र बजारमा उपलब्ध छ